एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन न हो माया हुन्छ धेरै बहकिने मन न हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ बेमानी र झुटको मात्रै खेती हुन्छ यो सहरमा बेमानी र झुटको मात्रै खेती हुन्छ यो सहरमा असल हुम भन्न खोजे क्षति हुन्छ यो सहरमा बेमानी र झुटको मात्रै खेती हुन्छ यो सहरमा असल हुम भन्न खोजे क्षति हुन्छ यो सहरमा सोझो बने जीवनभरि साथ दिन्छु भन्नेलाई सोझो बने जीवनभरि साथ दिन्छु भन्नेलाई बेमानी र झुटको मात्रै खेती हुन्छ यो सहरमा असल हुम भन्न खोजे क्षति हुन्छ यो सहरमा सोझो बने जीवनभरि साथ दिन्छु भन्नेलाई बिच बाटोमै छाडिदिन्छन् त्यति हुन्छ यो सहरमा बेमानी र झुटको मात्रै खेती हुन्छ यो सहरमा असल हुम भन्न खोजे क्षति हुन्छ यो सहरमा वचनैले मर्ने सङ्ग कसको केला छरा वचनैले मार्ने सङ्ग कसको केला छरा वचनैको छैन सिमाना ए माया लाउनु नि कसको भरा पर्नु नि सोझाको गयो जमाना माया लाउनु नि कसको भरा पर्नु नि सोझाको गयो जमाना सोझाको गयो जमाना सोझाको गयो जमाना कुनै समय महात्मा गान्धीले भनेका थिए कसैले तिम्रो एउटा गालामा थप्पड हान्छ भने सहजै अर्को गाला पनि थापिदिनु यो भनाइभित्र काल मार्क्स र एङ्गेल्सको जस्तो विद्रोह नभए पनि विद्रोहको साङ्केतिक रूप भने अवश्य थियो सायद युग अनुकूल विद्रोहको शैली पनि फरक हुन्छ क्यारे मैले हिटलरलाई चिन्न पाइन हुन त गान्धीलाई पनि पढेको मात्रै हो तर पनि ख्याल ख्यालमै व्यवहारमा गान्धीवाद झल्किन थालेको मैले पत्तै पाइन त्यसैले लगातार निसन्देह प्रेममा गरिरहे तर परिणाम भने सधैँ माइनस माइनस गुणन गर्दा प्लस भयो जस्तो भइदियो मेरो अनुभवले पटक पटक बल्झाइरहेको एउटै कुरा कि हामी कहिले काहीँ बादललाई नै आकाश ठानेर गल्ती गर्न पुग्दा रहेछौँ जब हावाको झोकासँगै क्रमशः बादलले आफ्नो ठाउँ फेर्छ तब वास्तविकताको बोध हुँदो रहेछ मेरो आशय के हो भने हामीले कोइलीको भिडहरूमा कैयौं पटक काग चिन्न सकेनौं न त काली गण्डकीको तीरमा पाइने शालिग्राम र औसत ढुङ्गाहरू बीचको फरक नै खुट्याउन सक्यौं नबोल्नेको चामल पनि नबिक्ने समय हो यो म समयसँगै हिँड्न नजानेर हो या समयले मलाई आफूसँगै डोर्याउन इन्कार गरेर म सधैँ भिडहरूको पुच्छरतिर अल्मलिरहेँ मलाई बाटो भुलिने यात्रा देखायो मलाई बाटो भुलिने यात्रा देखायो न सिकायौ उम्किन न मात्रा देखायो मलाई बाटो भुलिने यात्रा देखायो न सिकायो उम्किन न मात्रा देखायो आँसु पनि रित्तिन्छ र भन्ने सोच्दै थिएँ म आँसु पनि रित्तिन्छ र भन्ने सोच्दै थिएँ म मलाई बाटो भुलिने यात्रा देखायो न सिकायो उम्किन न मात्रा देखायो आँसु पनि रित्तिन्छ र भन्ने सोच्दै थिएँ म जग हँसाइ गयो गाई जात्रा देखा देखायौ मलाई बाटो भुलिने यात्रा देखायौ पश्चिम जाँदा पूर्व भयो पूर्व जाँदा पश्चिम देखायो पश्चिम जाँदा पूर्व भयो पूर्व जाँदा पश्चिम देखायो पसिना खाई खाई पानी घट्ट जान्नेलाई कसको के लाग्छ रुवाउन जान्नेलाई कसको के लाग्छ आँसुको छैन सिमाना ए माया लाउनु नि कसको भरा पर्नु नि सोझाको गयो जमाना ए माया जसको भरा पर्नु नि सुझाको गयो जमाना सोझाको गयो जमाना सोझाको गयो जमाना प्रति विश्वास उडेपछि सहर पनि शमशान जत्तिकै अप्रिय लाग्दो रहेछ म मान्छेहरूकै भिडबाट दिक्क भएर कहिलेकाहीँ पशुपतिको डाँडामा गएर निकै बेर बस्छु फेदीतिर बागमतीको किनारमा जल्दै गरेका चित्ताहरूतिर नजर मिल्काउँछु अनि दिग्भ्रमित तबरले स्वयंभित्र जीवनसँग जोडिएका अनेकन प्रश्नहरूको आँधी चलाइदिन्छु ठिक यति नै बेला छेउमा चिलिम तान्दै गरेको जट्टाधारी बाबामा गएर अल्झिन्छ मेरा नजर यिनको चिलिमले निकाल्ने धुवा र परको चित्ताले निकाले धुवा लगभग उस्तै लाग्छ मलाई दुवै उसै गरी मडारिँदै अघि बढ्छन् आकाशतिर तर मेरो छेउको बाबा चिलिमको आगो निभ्ने डरले हतार हतार तान्दैछन् चिलिम घोक्रै फुल्ने गरी उता फेदीतिर चित्तामा लम्पोसार पूर्व मानव भने निश्चिन्त जलिरहेछन् तिनलाई आगो निब्ला भन्ने चिन्ता छैन न त धुवा नउड्ला भन्ने त्रास नै यी दुई दृश्य खिल विजय झैँ गर्छन् मेरो मनमा अनि सोच्छु यो धोप यो प्रतिस्पर्धा यो विश्वास यो घात आखिर सबै बाँचुन्जेलसम्म त रहेछ नि पारी गाउँको बैदारबालले भन्नुभएको थियो जीवन के हो भन्ने बुझ्न एकपटक मलामी जानै पर्छ अझ आइमै मान्छेको मलामी जानुपर्छ जब मलामीहरूले सबबाट एक एक वस्त्रसँगै कानको ढुङ्ग्री र नाकको बुलाकी समेत झिकिदिन्छन् वास्तवमै त्यति बेला जिन्दगीभरि लोभ गर्नुको अर्थ के नै पो हुँदो रहेछ र भन्ने बुझ्छ रे मान्छे जब एकैछिनमा चित्ता खरानी भइसकेपछि त्यो खरानी समेत पानीले पखालिन्छ तब वैंश छँदा किन अर्काको मन दुखाउँछौ होला हामी भनेर पश्चाताप हुन थाल्छ म यी सब कुरा आज तिमीलाई किन सुनाउँदैछु भने तिमीले कहिले पनि हँसाउने मान्छे र सँगै रुने मान्छे बीचको भिन्नता छुट्याउनै सकेनौ एकान्तमा मर्यादा उल्लङ्घन गर्न लम्किने हात र बिलौना पोखेर रुँदा शिर अड्याउन दिने छाती बीचको फरक मन बुझ्नै सकेनौ अरूले चाहिँ चोट थपिदिनु अघि तिमीले सोच्न सक्नु पर्थ्यो यस्तै प्रहारहरूले यो ढुङ्गो एक दिन मूर्ति बन्नेछ र त्यति बेला मान्छेहरूले भगवान मान्दै मन्दिरभित्र सजाउँछन् भन्ने एउटै थियौँ जस्तो लाग्थ्यो फुटेर गयो एउटै थियौ जस्तो लाग्थ्यो फुटेर गयो जाँदा जाँदै हाँसो मेरो लुटेर गयो एउटै थियौ जस्तो लाग्थ्यो फुटेर गयो जाँदा जाँदै हाँसो मेरो लुटेर गयो चिन्नेहरू अझै पनि तिम्रो खबर मलाई सोध्छन् चिन्नेहरू अझै पनि तिम्रो खबर मलाई सोध्छन् तिनलाई के थाहा तिमी पहिल्यै छुटेर गयौ एउटै थियौ जस्तो लाग्थ्यो फुटेर गयौ जाँदा जाँदै हाँसो मेरो लुटेर गयौ जे था सबै गयो जो बन गयो सिङ्गै सडकमा जाए जे था सबै गयो जो बन गयो सिँगै सडकमा उनको भने प्रितको ठुलो महल उठ्यो आज सहरमा धोका दिन जान्नेलाई कसको केला छरा धोका दिन जान्नेलाई कसको केला छरा कपटको छैन सिमाना ए माया लाउनु नि कसको भर पर्नु नि सोझाको गयो जमाना ए माया लाउनु नि कसको भरा पर्नु नि सोझाको गयो जमाना सोझाको गयो जमाना सोझाको गयो जमाना हिजो आज कसैको नि भर हुँदैन सोझालाई साथ दिने रहर हुँदैन यस्तै यस्तै कुरा गर्दै आउनुहोस् सँगै बहक्यौँ तपाईँ छेउमा भए मलाई डर हुँदैन सिआइएनमा सोमबार बिबिसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ आउनु सब बहकिँदै पुगौ माथि माथि उषासँगै महावीर छु मन बहकाउने साथी तपाईँले अघि नैदेखि फर्खेर बस्नु भएको रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनसँगको सहकारीमा रेडियो जागरण बुटोले उत्पादन गरेको रेडियो कार्यक्रम बहकिने मन लिएर आज पनि हामी आइपुगेका छौँ र आज पनि उसै गरी तपाईँलाई बहकाउनु छ आज यसर्थमा अलिक खुसी लागेको छ उषाजी आज प्रविधिमा हुनुहुन्छ ठ्याक्कै यो कि गुण छोडेर गएको सरी फेरि साँझ गुणमै फर्किए जस्तो लागिरहेको छ मलाई र आज पनि तपाईँलाई बहकाउनु छ शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर हामीले खुला गरेका छौँ शून्य एक पचपन्न पचास नौ सय बयासी तपाईँ आउनुहोला आज मैले तपाईँ तपाईँलाई सोध्ने प्रश्न अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् यो प्रश्न आज तपाईँलाई म सोध्दैछु प्रेमीहरू किन बढी सोच्छन् किन बढी कल्पनामा रमाउँछन् यो प्रश्न आजको लागि र गएको श्रृङ्खलामा उत्कृष्ट रहनु भएको थियो सुर्खेतबाट आउनुहुने एकजना साथी नरेन्द्र दानी म उहाँलाई फोन सम्पर्कमा एकैछिन बसी यतिखेर हुनुहुन्छ म उहाँसँग कुरा गर्छु र उहाँसँग आजको प्रश्नको जवाब सुन्दै जवाब सोध्दै त्यसपछि उहाँको मुक्तक सुन्दै आज पनि बहगिने क्रम हामी सुरु गर्छौँ नरेन्द्रजी हजुर हजुर नमस्कार नमस्कार सन्चै हुनुहुन्छ एकदम आराम छु अनि सुर्खेत भनेपछि कहाँ हो तपाईँको बसाइ सुर्खेत अहिले दादा म पढाइको सिलसिलामा भैरव स्थान हो शिक्षा क्याम्पस बिएड सेकेन्ड इयर मेरो घर दादा पश्चिम बिजौरा तोसरा भन्ने ठाउँमा हो ए पढाइको अलावा अरू पनि केहीमा इन्भल्भ हुनुहुन्छ कि त्यस्तो केही छैन दादा पढाइमै क्रियाशील हुनुहुन्छ है अनि गएको श्रृङ्खलामा तपाईँ उत्कृष्ट रहनुभयो कस्तो लागिरहेको छ तपाईँलाई एकदम खुसी लागिरहेको छ दादा र मलाई यो साहित्य लेखनमा प्रोत्साहन गर्न आउने पश्चिम गुटुका आदरणीय अग्रज धर्मदानी सुब्बा हार्दिक आभार प्रकट गर्न चाहन्छु र अरू खुसी लागेको छ दादा ल हामीलाई पनि एकदमै खुसी लागेको छ आजको कार्यक्रममा तपाईँबाट यो कार्यक्रम सुरु गर्न पायौँ त्यसैले आजको प्रश्न म सबैभन्दा पहिला तपाईँलाई सोध्छु अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउन थाल्छन् दादा त्यो त अब प्रेम गर्नेहरू अब एकाग्र भएर प्रेम गरे हुन्छन् उनीहरूले अब सारा दुनियाँ बिर्से हुन्छन् र उनीहरू एक आपसमा एकाग्र हुँदाखेरि उनीहरू त्यो तरिकाले बस्छन् एकाग्र भएपछि सबै कुराहरू अन्य कुरा यथावत रहेमा सबै ध्यान चाहिँ त्यता मात्रै है सुरु गर्नुहोस् तपाईँको मुक्तक अब मुक्तक दादा सुरु गरौँ जन्मिस केही गरेर मर यो लोक भन्दैछ जन्मिस केही गरेर मर यो लोक भन्दैछ नत्र बाँच्नुको अर्थ छैन सब थोक भन्दैछ बन्नु निस्वार्थ परोपकारी निर्भीक युग सचित बन्नु निस्वार्थ परोपकारी निर्भिक युग सचेत त्याग्नु अश्लील विचार मेरो यो सलोक भन्दैछ नत्र बाँच्नुको अर्थ छैन सब भन्दैछ जन्मिस केही गरेर मर यो लोक भन्दैछ सम्झिने लोकले त्यस्तो काम गरेर जानु सम्झिने सम्झिने लोकले त्यस्तो काम गरेर जानु बल्ल पुगेछ जिन्दगी भने अन्तै बसाइ सरेर जानु सम्झिने लोकले त्यस्तो काम गरेर जानु बल्ल पुगेछ जीवन भने अन्तै सरेर जानु बाँचुन्जेलको हो जिन्दगी मरेपछि के पो होला बाँचुन्जेलको हो जिन्दगी मरेपछि के के पो होला अजर अमर कुपो छ र एक दिन सबै मरेर जानु सम्झिने लोकले त्यस्तो एउटा काम गरेर जानु हस् नमस्कार छुट्टिन्छौँ नरेन्द्र दानी सुर्खेतबाट यतिखेर फोन सम्पर्कमा गएको श्रृङ्खलामा उहाँ उत्कृष्ट रहनु भएको थियो र अब चाहिँ त उहाँका फोन कलहरू हामी लिनेछौँ शून्य एक पचपन्न पचास नौ सय बयासीमा तपाईँ आउन सक्नुहुन्छ र तपाईँले उषाजीलाई तपाईँको आफ्नो नामसँगै फोन नम्बर पनि टिपाइदिनु होला आजको श्रृङ्खलामा को उत्कृष्ट रहनुहुनेछ अर्को हप्ता हामी उहाँलाई सुरुवातमै फोन सम्पर्कमा लिएर आउनेछौँ त्यसैले र यो बीचमा म केही रेडियोहरूको नाम लिने मैले अवसर पाउनेछु यहाँनिर जुन रेडियोबाट युवा आवाज रेडियो कार्यक्रम बहकिनेमा तपाईँ सुनिरहनु भएको छ र यतिखेर प्रविधिमा रहनुहुने रेडियोका प्राविधिक साथीहरूलाई मेरो अनुरोध यदि मैले अब भन्ने नामहरूमा तपाईँको रेडियोको नाम छुटेछ भने तपाईँले भोलि सिआइएनमा फोन सम्पर्क गरेर जानकारी गराइदिनु होला र हामी अर्को हप्ताबाट त्यो अवसर पाउनेछौँ तपाईँको रेडियोको नाम लिने रेडियो जागरण बुटोल यसै गरी radio Arpan Ratnanagar Chitwan radio Dhruvatara Bharatpur Chitwan radio Manakamana Gorkha radio Triyuga Udayapur radio Kapurkot Salyan radio Parasi Nawalparasi Jagaran FM Surkhet Nuwakot FM Nuwakot Naya Nepal FM Darchula Bheri FM Nepalgunj radio Udayapur Udayapur radio Mustang Mustang Saugat FM Baitadi Ramailo सामुदायिक radio Okhaldhunga radio Nunthar Rautahat radio Bheri Surkhet बजार radio Bheri Haridanda radio Mandavi Pyuthan Bulbule FM Surkhet radio Rajmarg Dhading radio Dolpa Dolpa radio Deurali Arghakhanchi radio Mugu Mugu radio Pratibodh Banke radio देवघाट Tanahun Mero Sathi FM Tanahu Halesi FM Khotang radio Devkhori Dang radio Samanata Kapilvastu radio Devdaha Rupandehi radio Surkhet Surkhet radio Sarayu Ganga Dang radio Narayani Birgunj radio Kohalpur Banke Damauli FM Tanahu radio Arghakhanchi Arghakhanchi radio Sharada FM Salyan radio Dhruvatara Dailekh voice FM Kapilvastu र रेडियो नारायणी चितवन मा तपाईँ कार्यक्रम सुनिरहनु भएको छ रेडियो नारायणी चितवनमा अघि भर्खर मात्र स्टेसन म्यानेजर रामजी भट्टराईदाईसँग मेरो कुराकानी भएको थियो आजबाट रेडियो नारायणी चितवनमा पनि तपाईँ सुन्दै हुनुहुन्छ यसर्थमा आज समय आइपुग्दा हामी चालिसवटा रेडियोबाट आवाज मिसाइरहेका छौँ कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मैले अलि मधुरो सुने तपाईँको आवाज अलि अलि ठुलो स्वरले बोलिदिनुहोस् न ल ए ओखल ढुङ्गाबाट श्यामजी ओखल ढुङ्गामा कुन रेडियो सुन्दै हुनुहुन्छ कुन रेडियो सुनिरहनु भएको छ हस् अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् हुन्छ अब तपाईँको मुक्तक सुन्छौँ अलि छिटो नै होला अलि आवाज निकै कम सुनिरहेको छु म सुरु गर्नुहोस् एकान्तमा बस्दा मलाई तिम्रो याद आउँछ किन एकान्तमा बस्दा मलाई तिम्रो आउँछ किन सकिनँ कि चाहे जति मैले तिमीलाई माया किन क्षणिक माया दिई मलाई जोबान अन्तै साट्यौ किन सकिनँ कि चाहे जति मैले तिमीलाई माया दिन मेरो जोबान तिम्रै भन्थ्यौ आज बोल्न छाड्यौ किन सकिन कि चाहे जति मैले तिमीलाई माया एकान्तमा याद आउने साथी भएर होला एकान्तमा याद आउने साथी भएर होला साथी भन्दा पनि अझ माथि भएर होला एकान्तमा याद आउने साथी भएर होला साथी भन्दा पनि अझ माथि भएर होला सुख दुःख जहिले पनि साथ दिने त्यही मान्छे सुख दुःख जहिले पनि साथ दिने त्यही मान्छे अरू सबै सबै भन्दा जाति भएर होला एकान्तमा याद आउने साथी भएर होला साथी भन्दा पनि अझ माथि भएर होला हस् नमस्कार छुट्टिन्छौँ श्यामजी श्याम थापा देखेर ओखलढुङ्गाबाट आउनुभएको थियो मेरो अनुरोध मुक्तक मात्र लिएर आउनुहोला है तपाईँहरू मुक्तको नियमभित्र रहेर मात्र आउनुहोला यो चाहिँ तपाईँलाई मेरो अनुरोध र तपाईँ आइसक्नु भएपछि सुरुवातमा एउटा प्रश्नको तपाईँले जवाफ दिनुपर्ने हुन्छ सकेसम्म एउटा वाक्यमा र त्यसपछि तपाईँले मुक्तक भन्नुहुनेछ त्यो मुक्तको जवाफ हामी मुक्तकबाट नै फर्काउनेछौँ यसरी यो क्रम अगाडि बढिरहँदाखेरि तपाईँले बहकिने त्यो मौका पाउनुहुनेछ हामी तपाईँलाई बहकाउने यो अवसर पाउनेछौँ र खुसी लागेको छ आज ठक्क कार्यक्रममा हामी मेसरी बसिरहँदा सिसाबारीपट्टि उसाजी हुनुहुन्छ अलि धेरै दिन अगाडिको याद आइरहेको छ छेउमा दाई उभिएर बस्नु भएको छ दुबै हातमा हातेर यसै गरी उतापट्टि सञ्जय पनि हुनुहुन्छ र म छु वारिपट्टि महावीर कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ रामचन्द्र भन्नाले कहाँबाट अलिक मन लागेर कुरा गर्नुहोस् न ल तपाईँ अलिकति मन नलागेर कुरा गरेर यस्तो गर्नुहुन्छ कि त्यही भएर अनि सन्चै छ रामचन्द्र सबै एकदम सन्चै छ गाउँलेहरूलाई सन्चै त होला नि होइन दार्जिलिङतिर अब अर्को प्रश्न अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् प्रेमीहरू एकान्त पाउने कल्पनामा हराउन थाल्छन् किनभने उनीहरूको त्यो भविष्यहरू त्यो भविष्यको कल्पना होला होइन यसो गर्नुपर्छ उसो गर्नुपर्छ एउटा योजना बुन्ने तरकारमा अब मुक्त सुन्ने पालो रामचन्द्र भाइ म आज मनको कथा सुनाउँदैछु म आज मनको कथा सुनाउँदैछु दुःख पीडा अनि व्यथा सुनाउँदैछु म आज मनको कथा सुनाउँदैछु दुःख पीडा अनि व्यथा सुनाउँदैछु लुटाएर लग्यो सबै साथहरू माथहरू लुटाएर लग्यो सबै छु मासुरी छो तिमीसँग हिजोको जेठा सुनाउँदैछु तिमीसँग हिजोको जेठा सुनाउँदैछु म आज मनको कथा सुनाउँदैछु लौ अब तपाईँको कथा सुनाउनुहोस् लौ अब तपाईँको कथा सुनाउनुहोस् सुन्न तयार छौँ हामी व्यथा सुनाउनुहोस् लौ अब तपाईँको कथा सुनाउनुहोस् सुन्न तयार छौँ हामी व्यथा सुनाउनुहोस् सुनाउनुहोस् अरू पनि जे जे मिल्छ भन्न समेत सुनाउनुहोस् अरू पनि जे जे मिल्छ सुनाउनलाई आफ्नै भन्ने मनभित्रको जाय व्यथा सुनाउनुहोस् लौ अब तपाईँको कथा सुनाउनुहोस् अनि मनभित्र गम्सिएको व्यथा सुनाउनुहोस् हस् नमस्कार छुट्टिन्छौँ रामचन्द्रजी दार्जिलिङबाट यतिखेर फोन सम्पर्कमा हुनुहुन्थ्यो र उहाँसँग पनि मैले थोरै कुराकानी गरेँ जिन्दगी धेरै पटक लडेर उठेको हुन्छ बेहोसिएर बौरिएको हुन्छ अनि बिरामिएर तङ्ग्रिएको हुन्छ यसर्थमा पनि अनगिन्ती उतार चढावहरूको नटुङ्गिने श्रृङ्खला हो जिन्दगी भन्न रुचाउँछु म यस्तै उतार चढावहरूसँगै भेट हुने एकाध मान्छेहरू ख्याल ख्यालमै मनको आवरणमा कुदिँदा रहेछन् यस्तै मनको आवरणमा कुदिएका चित्रहरू हर वखत हामी सम्झिरहन्छौं तिनै चित्रहरूसँग रंग संयोजन गरेका दृश्यहरू कल्पेर हामी बसिरहन्छौं हामीलाई भिडहरूको प्रवाह छ र त एकान्त पाउने बित्तिकै हामी यस्तो सपना तुन्छौँ जुन सपनामा एउटा सानो संसार होस् एउटा सानो घर होस् र पनि फराकिलो मन भएका दुई मान्छेहरू एकै ठाउँमा हटाउन सकुन् एउटै छाना मुनि ओत लाग्न सकुन् कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ए निमा मुस्कान थापा भन्नुभयो अनि मुस्कान सन्चै छ अनि अक्षर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् होला मेरो चाहिँ अब आफ्नो आफ्नो सोचमा हुन्छन् माया अन्ध हुन्छ अरे त्यही भएर चाहिँ उनीहरू एकान्त पाउने बित्तिकै कल्पनामा हराउने गर्छन् त्यही भएर त्यसो भए अब म मुक्तक सुनाउन आग्रह गर्छु मुस्कानलाई सुनाउनुहोस् तपाईँको मुक्तक बग्ने थिएन नदीहरू हिम श्रृङ्खला नभइदिएको भए बग्ने थिएन नदीहरू हिम श्रृङ्खला नभइदिएको भए लाग्ने थिएन विश्वासहरू मलाई एक आपसमा मुटु साता साथ नभइदिएको भए विचित्रता संसारमा कस्तो तिमी प्रकृति विचित्रता संसारमा कस्तो तिमी प्रकृति सबभन्दा महान रहेछ बाध्यता र परिस्थिति सबभन्दा महान रहेछ बाध्यता र परिस्थिति धन्य रहेछ नेपाल आमा प्रकृतिको खानी धन्य रहेछ नेपाल आमा प्रकृतिको खानी जन्म देऊ मलाई यही भए भाग्य माने जन्म देऊ मलाई यही भए भाग्य माने यति नै दादा नदी बनी बग्नु तर सर्वत्र नहुनु यो मैले जवाब चाहिँ दिन खोजेँ तपाईँको मुक्तक भएन अर्कोचोटि चाहिँ मुक्तक लिएर मात्र आउनु होला ल नदी बनी बग्नु तर सर्वत्र नहुनु फुल पनि चुड्छन् यहाँ यत्र तत्र नहुनु नदी बनी बग्नु तर सर्वत्र नहुनु फूल पनि चुड्छन् यहाँ यत्र तत्र नहुनु आफ्नै जस्तो यो दुनियाँ कहाँ त्यति सम्भव छ र आफ्नै जस्तो यो दुनियाँ कहाँ त्यति सम्भव छ र प्रगतिमा अघि लम्कनु कहिले अलपत्र नहुनु नदी बनी बग्नु तर सर्वत्र नहुनु फूल पनि चुड्छन् यहाँ यत्र तत्र नहुनु हस् नमस्कार मुस्कान खोटाङबाट आउनुभएको थियो र मैले याद गरे अनुरूप आज दुई तिनजना साथीहरू आउनुभएको छ रामचन्द्र जीको मुक्तक मिलेको छ र अरू साथीहरूको मुक्तको नियममा छैन अलिकति नमिठेसँग भन्छु म कहिले काहीँ चाहिँ त्यसैले तपाईँ चित्त दुखाउनुहुन्छ होला मलाई यो भन्ने अवसर नदिनुहोस् न है फोन सम्पर्कमा आउने साथीहरू मुक्तक लिएर मात्रै आउनु होला मैले धेरै श्रृङ्खलापछि आज फेरि यही कुरा दोहोऱ्याउनु पर्यो नत्र सुनेर साथ दिनु भए पनि हुन्छ बहकिनको लागि फोन सम्पर्कमा नै आइरहनु पनि भएन अझ त मैले फोन सम्पर्कमा आएर मुक्तको नियम नभए बिनाको मुक्त भनेर भनिदिनु भयो भने बहकिन तयार भएर बस्नुभएका साथीलाई असर गर्छ त्यसले गर्दा त्यसैले मुक्त भयो कि भएन एकपटक हेर्नु होला भएन भने सुनेर साथ दिनु होला ल मन नदुखाउनु होला कहिलेकाहीँ बाध्यताले म यस्तै कुरा गर्छु तपाईँसँग अवसर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर आज मैले खुला गरेका छौँ हामीले खुला गरेका छौँ यो एउटा नम्बर र तपाईँ आउन सक्नुहुन्छ विभिन्न क्षेत्रबाट जो कार्यक्रम सुनेर बसिरहनु भएको छ देवता पनि रहरमा मान्छे हर बखत ढुङ्गा बनिरहन्छ र पनि सजीवता गुमाएकोमा कति फिक्री गर्दैन बरु एकाद अन्धभक्तद्वारा पुजिनुमा भने गर्व गरी टोपल्छ अनि बाँचिरहन्छ एउटा उदेक लाग्दो जिन्दगी मान्छे हुने चाहना बोकेका एकुल सपनाहरू बलजपथी निरन्तर अघि बढिरहँदा हामी कैयौँ पटक स्वयंबाट अलगिरहेका हुन्छौं स्वयंबाट अलगिनु भनेको वैचारिक स्खलनको अवस्था हो म यतिखेर फोन सम्पर्कमा रहनुहुने साथीसँग यस्तै प्रश्न गर्छु हजुर नमस्कार नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ दादा म सिमरा कलेज सिमरा बाह्रबाट राजकुमार बकवास राजकुमारजी सन्चै हुनुहुन्छ हजुर एकदमै आराम छु हजुरहरूलाई एकदम सन्चै छ हामीलाई पनि अनि प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् होला यदि साँच्चै प्रेम गर्ने हो भनेदेखि प्रेमले मान्छेलाई कोमल र हार्दिक अनि भावुक बनाउँछ र भावुक मान्छेहरू प्राय एकान्तमा रमाउँछन् र कल्पना र तर्कनाहरू गर्छन् भावुक भएर होला प्रेम र भावना भन्ने कुरो लगभग यो पर्यायवाची शब्द जस्तै पनि त हो नि है हजुर हजुर सुरु गर्नुहोस् तपाईँको मुक्त गवा हुन्छ पिरातीको छाप भन्ने कुरै बिर्सिदी पिरातीको छाप भन्ने कुरै बिर्सिदी पापिनीले पाप भन्ने कुरै बिर्सिदी पापिनीले पाप भन्ने कुरै बिर्सिदी पिरतीको छाप भन्ने कुरै बिर्सिदी ऊ बिना सायद म बाँच्न सक्दिनँ पिरतीको छाप भन्ने कुरै बिर्सिदी पापिनीले पाप भन्ने कुरै बिर्सिदी ऊ बिना सायद म बाँच्न सक्दिनँ मायाको प्रभाव भन्ने कुरै बिर्सिदी मायाको प्रभाव भन्ने कुरै बिर्सिने तपाईँलाई चाहिँ बैगुनीको छाप नलागोस् उसले बिर्सिए पनि तपाईँलाई चाहिँ बैगुनीको छाप नलागोस् अरू धेरै लागोस् तर पाप नलागोस् तपाईँलाई चाहिँ बैगुनीको छाप नलागोस् अरू धेरै लागोस् तर पाप नलागोस् वरदान छन् भने जति पनि लिनु तपाईँ वरदान पाइयो भने त जति पनि लिनु तपाईँ कामना यही प्रेममा श्राप नलागोस् तपाईँलाई चाहिँ बैगुनीको छाप नलागोस् लागोस् अरू धेरै कुरा तर पाप नलागोस् हजुर नमस्कार छुट्टिन्छौँ सिमराबाट राजकुमार त्यतिखेर फोन सम्पर्कमा आउनु भएको थियो अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् आज यो प्रश्नसँग म तपाईँको जवाफले नै खोजिरहेको छु किन यसो हुन्छ होला हामी कल्पना धेरै गर्छौँ र यी कल्पनाहरू साकार पार्नका निमित्त प्रयत्नहरू पनि धेरै गरिन्छन् कतिपय कल्पनाहरू ती छेडेको हुन सक्ला सक्लान् भावनात्मक आवेग हुन सक्लान् तर कल्प कतिपय कल्पनाहरूले भविष्यको एउटा खाका तयार गर्छ एउटा रोड म्याप तयार गर्छ र त्यही मार्गचित्रमा हामी अगाडि बढ्छौँ र धेरै उपलब्ध उपलब्धिहरू हासिल गर्छौँ जिन्दगी बिताउनका लागि नभई नहुने कुरा नभई नहुने कुरा यही हो भावनात्मक कल्पना र यही कल्पनाहरूमा किन अक्सर प्रेमीहरू हराउँछन् म यो बुझ्न खोज्दैछु अर्का मित्रसँग हजुर नमस्कार नमस्कार दादा नमस्ते कहाँबाट को हुँदैछ हजुर म सुर्खेतबाट रतिमान रावत सुर्खेतबाट सन्चै हुनुहुन्छ एकदम सन्चै छ हामीलाई पनि के गर्नुहुन्छ नि तपाईँ चाहिँ म पढ्दै हो दादा अहिले कतिमा पढ्नु हुनुहुन्छ पढ्दै हुनुहुन्छ अहिले थर्ड अनि अर्को प्रश्न तपाईँलाई अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउन पुग्छन् यसमा त दादा जब युगल जोडीहरू प्रेममा रुमलिन्छन् होइन हजुर त्यति बेला उनीहरूले अन्य कुरालाई चटक्कै बिर्सेर यो दुनियाँमा सबै थोक प्रेम नै हो भन्ने ठान्छन् त्यसैले गर्दा प्रेम प्रेमीहरू एकान्तमा भेट्दाखेरि कल्पनामा हराउँछन् होला जस्तो लाग्छ अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्तक हजुर दादा हुन्छ सुरु गर्नुहोस् हुन्छ दादा ढकमक्क फुल फुल्ने डालीलाई के भनौँ ढकमक्क फुल फुल्ने डालीलाई के भनौँ सप्तरङ्गी फुल फुलाउने मालीलाई के भनौँ जुन फुल रोपेँ मैले त्यही ओइली झऱ्यो आज जुन फुल रोपेँ मैले त्यही ओइली झऱ्यो आज मलाई छोड्ने निष्ठुरी त्यो जालीलाई के भनौँ ढकमक्क फुल फुल्ने डालीलाई के भनौँ सप्तरङ्गी फुल फुलाउने मालीलाई के भनौँ त्यति नै ढकमक्क फुल फुलाउने मालीलाई साथी भन्नुहोस् ढकमक्क फुल फुलाउने मालीलाई साथी भन्नुहोस् ढकमक फुल फुलाउने मालीलाई मालीलाई साथी भन्नुहोस् नराम्रो कहिले नबनोस् सधैँ सधैँ जाति भन्नुहोस् ढकमक फुल फुलाउने मालीलाई साथी भन्नुहोस् नराम्रो कहिले नबनोस् सधैँ सधैँ जाति भन्नुहोस् कतिपय मान्छेहरू मनसँग नमिल्नाले कतिपय मान्छेहरू मनसँग नमिल्नाले जसले छाडेर जान्छन् अनि उनलाई घाती भन्नुहोस् ढकमक्क फुल फुलाउने मालीलाई साथी भन्नुहोस् हस् नमस्कार छुट्टिन्छौँ Oh. उहाँसँग पनि एकैछिन कुराकानी गऱ्यौँ सुर्खेतबाट आउनुभएको थियो र एकैछिनमा उहाँको पनि केही जवाब सुन्यो अब तपाईँको पालो तपाईँ पनि धेरैजना साथीहरू फोन ट्राई गरेर बसिरहनु भएको होला कार्यक्रम सकिने बित्तिकै धेरै फोनहरू आउँछन् तर हामी उठाउन सक्दैनौँ र कतिपय साथीहरू पर्सनल रूपले पनि फोन गर्नुहुन्छ फोनै लाग्दैन भन्नुहुन्छ त्यसैले सबै तपाईँका यी कुराहरूलाई अनेकन कुराहरूलाई सम्हाल्दै सम्हाल्दै अबको केही समयसम्म तपाईँसँगै रहनु छ कार्यक्रम हो बहकिने मन तपाईँ यो कार्यक्रम सामुदायिक सूचना नेटवर्क सिआइए सीआईएनसँगको सहकार्यमा रेडियो जागरण बुटोले उत्पादन गरेको हो यो कार्यक्रम यतिखेर हामी सीआईएनको स्टुडियोबाट काठमाडौँबाट बोलिरहेका छौँ र देशका एकचालिसवटा रेडियोहरूबाट विभिन्न ठाउँहरूबाट प्रसारण भइरहेको छ कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ गोविन्दजी बैतडीबाट अनि गोविन्दजी अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् होला त्यो एकान्तमा यी सबै कुराहरू रचना गर्ने एक एक मात्र स्थान मन हुन्छ त्यही कारणले एकान्तमा सोच्ने गर्छ अनि यो मनको कोलाहलहरूमा चाहिँ राम्रोसँग कल्पनामा डुब्न सक्दैन एकान्त नै चाहिन्छ यो मनलाई है हजुर अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्तक हजुर मेरो माया अटल छ भन्ने तिम्रो सधैँ पानी थियो तिम्रो त्यो अटल माया अहिले त पानी भयो मेरो माया अटल छ भन्ने तिम्रो सधैँ पानी थियो तिम्रो त्यो अटल माया अहिले त पानी भयो पानी पनि वर्षा भई पानीको नै खानी भयो आखिर तिम्रो अटल माया चाहिँ अहिले त पानी भयो पहिले त उसको माया मुटुभित्र राख्नुभयो पहिले त उसको माया मुटुभित्र राख्नुभयो पोखिन्छ भन्दा भन्दै आँखाभित्रै रा ढाक्नुभयो पहिले त उसको माया मुटुभित्र राख्नुभयो पोखिन्छ भन्दा भन्दै आँखाभित्रै ढाक्नुभयो टाढा पुग्नु छ गोविन्द थाकिन्छ पनि त भन्दै थियौँ टाढा पुगिन्छ गोविन्द थाकिन्छ थाकिन्छ पनि त भन्दै थियौँ बिच बाटोमा त्यस्तै भयो तर आज थाक्नुभयो पहिले त उसको माया मुटुभित्रै राख्नुभयो पोखिन्छ भन्दा भन्दै आँखाभित्र राख्नु हाँक्नुभयो हस् नमस्कार छुट्टिन्छौँ गोविन्दजी फोन सम्पर्कमा यतिखेर आउनु भएको थियो र शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर भने अब तपाईँको पालो एकैछिन छ समय धेरै साथीहरूसँग हामी कुरा गर्न भ्याउँदैनौँ कि यो छोटो समयमा अझै दुई तिनजना साथीहरूसँग चाहिँ कुरा गरौँ भन्ने त्यो रहर हो अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर डायल गरेर आउनुहोला र तपाईँले आफ्नो फोन नम्बर आफ्नो नाम उषाजीलाई टिपाउनुहोला आज आउनुहुने साथीहरूबाट उत्कृष्ट को रहन हुनेछ अर्को श्रृङ्खलामा हामी सुरुवातमै फोनमा उहाँलाई लिएर आउनेछौँ जिन्दगी धेरै पैठेजोरीहरू खेल्दै अगाडि बढ्नुपर्छ प्रतिस्पर्धा हो सङ्घर्ष हो जिन्दगी एउटा रेस हो एउटा दौड हो जुन दौडमा अलिकति मात्र पछाडि पर्यो भने हामीलाई उछिनेर अरू नै अगाडि जान्छ हामी सधैँ पछाडि परिरहन्छौँ अनेकन अवस्थासँग पैठेजोरी खेल्न सक्नुपर्छ तर यस्तै अवस्थाहरूमा साँच्चै सहारा चाहिँदो रहेछ क्यारे मान्छेलाई त्यसैले पनि विश्वासका आधार स्तम्भहरू स्वतस्फूर्त मजबुत बन्न पुग्दा रहेछन् विश्वासले मन्दिर वर्तमानको मन्दिर त बनाउन सक्ला तर भविष्यको मूर्ति प्रतिस्थापन गर्नेमा भने निश्चितता प्रदान गर्न सक्दैन त्यो हुन पनि सक्ला या नहुन पनि सक्ला किनकि भविष्य सधैँ अनिश्चितताको गर्भमा रहेको हुन्छ न भूत हाम्रो बसमा हुन्छ न भविष्य हाम्रो बसमा हुन्छ न वर्तमान भन्दा बाहेक अरू भूत र भविष्य नै हाम्रो नियन्त्रणमा हाम्रो काबुमा हुन्छ र पनि हामी आजको वर्तमानको सही सदुपयोग गर्न भने सकिरहेका हुँदैनौँ र अक्सर प्रेमीहरू यही सही सदुपयोग गर्ने बहानामा सही सदुपयोग गर्ने प्रयत्नमा भविष्यका विभिन्न कल्पनाहरू गर्छन् भोलिका धेरै सपनाहरू देख्छन् एक आपसमा सपनाहरू बाँड्छन् र सपनाहरूमै हराउँछन् अर्का मित्र हुनुहुन्छ म उहाँलाई सोध्छु किन अक्सर प्रेमीहरू एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्नु हुँदैछ धर्मचन्द्रजी सन्चै हुनुहुन्छ अन्त अन्ततिर आउनुभएको छ हामी अरू साथीसँग नै कुरा गरौँ भन्ने रहर हो त्यसैले तपाईँलाई सुरुवातमै म कार्यक्रममै प्रवेश गराइहालेँ अक्षर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् असल प्रेमीहरूले दादा अनि संसारको सबैभन्दा ठुलो आफ्नो प्रेमी ठान्छन् त्यो भएर उनले प्रेमीलाई मात्र सम्झन्छन् फेरि अरूलाई बिर्सिन्छन् त्यो भएर एकान्तमा हराउँछन् त्यही भएर अरूलाई चाहिँ सबै सबैलाई बिर्सिन्छन् त्यसैले एकान्तमा हराउँछन् सुरु गर्नुहोस् तपाईँको पनि मुक्तक सुन्दर तिम्रो सकिन सुन्दर तिम्रो मुहार चिन्न सकिन तिमी हिँड्यौ दो बाटोमा तर म हिँड्न सकिन तिमी हिँड्यौ दो बाटोमा तर म हिँड्न सकिन संसारमा सबै चिज बिग्री हुन्छन् अचेल तर मैले तिम्रो जीवनलाई चिन्न सकिनँ सुन्दर छ तिम्रो मुहार चिन्न सकिनँ तिमी हिँड्यौ दो बाटोमा अनि म हिँड्न सकिनँ तर मैले तिम्रो जीवनलाई चिन्न सकिनँ उनको सुन्दर मुहार तपाईँले चिन्न सक्नु पर्थ्यो उनको सुन्दर मुहार तपाईँले चिन्न सक्नु पर्थ्यो उनी हिँड्ने दोबाटोमा हिँड्न सक्नु पर्थ्यो उनको सुन्दर मुहार तपाईँले चिन्न सक्नु पर्थ्यो उनी हिँड्ने दोबाटोमा हिँड्न सक्नु पर्थ्यो माया भन्ने चिज पहिले मागेर हेर्नुपर्छ माया भन्ने चिज पहिले मागेर हेर्नुपर्छ मोल मोलाइ नै हुन्थ्यो भने किन्न सक्नु पर्थ्यो सुन्दर मुहार उनको तपाईँले चिन्न सक्नु पर्थ्यो उनी हिँड्ने पहेँलो बाटोमा हिँड्न सक्नु पर्थ्यो हस् नमस्कार छुट्टिन्छौँ धर्मचन्द्रजी यतिखेर फोन सम्पर्कमा हुनुहुन्थ्यो शून्य एक पचपन्न पचास नौ सय बयासी यो एउटा नम्बर हामीले खुला गरेका छौँ शून्य एक पचपन्न पचास नौ सय बयासी अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउन पुग्छन् अब चाहिँ हामी एकजना साथीसँग मात्रै कुरा गर्छौँ र उहाँसँग कुरा गरेपछि कार्यक्रमबाट छुट्टिनुपर्ने तर्खरमा हामी आइपुगेको छौँ त्यसैले पनि को हुनुहुन्छ अन्तमा आउनुहुने साथी उहाँसँग कुरा गर्न खोजिरहँदा केही कुरा आफ्नै पनि म भन्न खोजिरहेको छु किन कल्पनामा हराउन पुग्छन् अक्सर प्रेमीहरू एकान्त पाउने बित्तिकै तपाईँ धेरै धेरैले आफ्नै किसिमका जिज्ञामा जवाफहरू दिनुभएको छ तपाईँका सबै सबै जवाफहरू उत्तिकै तपाईँले नै भने अनुरूप नै हो म आफ्नो जवाफ पनि अन्तमा राख्छु यतिखेर भनेको अर्का मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु सम्भवतः अन्तिम कलर हुनुहुन्छ उहाँ हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्नु हुँदैछ म बैतडी सलेनादेखि प्रकाश मैतला प्रकाशजी आज बैतडीबाट धेरै साथीहरू आइरहनु भएको छ अनि प्रकाशजी तपाईँलाई पनि म सिधै कार्यक्रममा प्रवेश गराएँ अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउन पुग्छन् त्यो यहाँमै त्यस्तै हो कल्पना नै मिठो लाग्छ यथार्थभन्दा अनि भन्दा सपना मिठो लाग्छ अनि त्यही हो कविहरूलाई पनि एकान्त मन लाग्छ र प्रेमीहरूलाई पनि त्यही एकान्तमा विभिन्न मनका भावनाहरू राख्न पाइन्छ एकदम महत्त्वपूर्ण कुरा भन्नुभयो तपाईँले विपना भन्दा चाहिँ सपना नै मिठो लाग्छ है किनकि विपनाहरू कतिपय हाम्रो नियन्त्रणमा हुँदैनन् काबुमा हुँदैनन् तर हामीले त्यो निधरीमा होइन कि हामीले जानी जानी देख्ने सपनाहरू चाहिँ हाम्रो नियन्त्रणमा हुन्छन् यसो गर्ने छु यसो गर्ने छु भन्ने चाहिँ अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्त उठायो युवा देश बचाउने अभियान थाल्नुपर्छ उठ युवा देशमा चाउने अभियान थाल्नुपर्छ कुरीति र कुसंस्कारका पहाडहरू ढाल्नुपर्छ दुखेकै छन् आमा कति युद्धकालका घाउहरू दुखेकै छन् आमा कति युद्धकालका घाउहरू छातीभरि परेका बल सिर्जनाले टाल्नुपर्छ उठ युवा देशमा चाउने अभियान थाल्नुपर्छ कुरीति र कुसंस्कारका पहाडहरू ढाल्नुपर्छ छातीभरि परेका बल सिर्जनाले टाल्नुपर्छ तपाईँले भने जस्तै अभियान थालौं अब तपाईँले भने जस्तै अभियान थालौं अब आफू बसेकै ठाउँबाट स्वाभिमान थालौं अब तपाईँले भने जस्तै अभियान थालौं अब आफू बसेकै ठाउँबाट स्वाभिमान थालौं अब देशका गीत गाउँ हिमाल पहाड तराईका देशका गीत गाउँ हिमाल पहाड तराईका नेपाली र जय जय गान अब थालौं अब तपाईँले भने जस्तै अभियान थालौं अब आफै बसेको ठाउँबाट स्वाभिमान थालौं अब हस् नमस्कार छुट्टिन्छौँ प्रकाशजीसँग कुरा गर्ने अब चाहिँ करिब करिब अन्तमा हामी आइपुगेका छौँ शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ जति पनि साथीहरू आउनुभयो अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् यो प्रश्न हामीले सोधेका थियौँ र सबै सबैले जवाब दिइसक्नु भएको छ अब मैले साताको मुक्तकतर्फ प्रवेश गर्नुपर्ने हुन्छ साताको मुक्तकमा तपाईँ धेरै साथीहरूले मुक्तक पठाउनु भएको थियो कसैले फेसबुक पेजको टाइम लाइनमा पठाउनु भएको थियो कसैले कमेन्ट बक्समै पठाउनु भएको थियो गएको श्रृङ्खलामा मैले धेरै साथीहरूका सल्लाह अनुरूप कार्यक्रममा पत्र पठाउने ठेगाना पनि भनेको थिएँ तपाईँका पत्रहरू चाहिँ आइपुगेका छैनन् है धेरै साथीहरूले हामी फेसबुक नचलाउनेहरूलाई चाहिँ के गर्ने भन्नुभएको हुनाले मैले यो एकदमै राम्रो सुझाव दिनुभएकोले यसलाई कारण गरेँ सायद तपाईँका पत्रहरू आउँदै होलान् साथकको मुक्तकमा म सबै सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु र हार्दिक बधाई छ प्रवीण शाही पिकेजीलाई उहाँको मुक्तक आजको साताको मुक्तकमा हामीले लिएका छौँ तिम्रो जित मेरो हार हुनेछ तिम्रो जित मेरो हार हुनेछ धोका मेरो लागि उपहार हुनेछ तिम्रो जित मेरो हार हुनेछ धोका मेरो लागि उपहार हुनेछ छोडेर गयो सायद चटक्कै बिर्सियौ होला पनि छोडेर गयौ सायद चटक्कै बिर्सियौ होला पनि तिम्रो जित मेरो हार हुनेछ धोका मेरो लागि उपहार हुनेछ छोडेर गयौ सायद चटक्कै बिर्सियौ होला पनि तर मेरो याद सदा बहार हुनेछ तर मेरो याद सदा बहार हुनेछ प्रवीण शाही पिकेको यो मुक्तक साताको मुक्तक सेगमेन्ट अन्तर्गत हामीले आज लियौँ साताको मुक्तकमा र तपाईँले यो कार्यक्रम बहकिने मन तपाईँले सुनिरहनु भयो यतिन्जेल तपाईँलाई अर्को एउटा जानकारी दिउँ कि हाम्रो Facebook page W W W dot Facebook dot com slash बहकिने मन एक्काइस सय त्रिपन्नजना साथीहरूले लाइक गरिसक्नु भएको छ र यो परिवारमा सामेल हुने सदस्य संख्या भन्न रुचाउँछु म एक्काइस सय त्रिपन्न यसो गरी तपाईँले यो कार्यक्रममा भोलिबाट मात्रै है मोहन बिहानी सरलाई मित्र हुनुहुन्छ उहाँको blog W W W dot Mohan Bihani dot blogspot dot कममा पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ यसै गरी रामशरण श्रेष्ठको blog W W dot Chisapani Nepal dot blogspot dot कममा पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ र भोलि बहकिने मनको फेसबुक पेजमा नै हामी यसको लिङ्क पनि राख्नेछौँ तपाईँ त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ र पत्र पठाउन चाहने गर्ने साथीहरूको लागि कार्यक्रम बहकिने मन सामुदायिक सूचना network CIN post box number उन्नाइस तिन चौबिस पोस्ट बक्स नम्बर उन्नाइस तिन सय चौबिस काठमाडौँ नेपाल तपाईँले यो ठेगानामा हामीलाई पत्र पठाउन सक्नुहुन्छ यसै गरी फेसबुकमा पनि तपाईँका सल्लाह सुझावहरूको अपेक्षा गरेका छौँ एउटा बहकिने मन एट जिमेल डट कम यसमा पनि तपाईँले आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुनेछ अक्सर प्रेमीहरू किन एकान्त पाउने बित्तिकै कल्पनामा हराउँछन् यो प्रश्नको जवाब राख्नुपर्ने भएको छ दिनजेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैलाई धन्यवाद जसले आज पहिलोपल्ट कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद र प्रविधिबाट मलाई साथ दिने उषाजीलाई निकै आभार व्यक्त गर्न चाहन्छु सबै सबैलाई धन्यवाद धन्यवाद दिँदै आफ्नो जवाफ राख्दै महावीर विश्वकर्मा पनि बिदा हुन्छु यो सहरको कोलाहलले माया बुझ्दैन यो सहरको कोलाहलले माया बुझ्दैन भक्कानेर आँखा रुज्दा आँसु पुज्दैन यो सहरको कोलाहलले माया बुझ्दैन भक्कानेर आँखा रुज्दा आँसु पुज्दैन यता यदा कदा एकान्तमा कल्पिन मन लाग्छ यदा कदा एकान्तमा कल्पिन मन लाग्छ सहरको मन ढुङ्गो हुन्छ कहिले दुख्दैन सहरको मन ढुङ्गो हुन्छ कहिले दुख्दैन हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार paper, no vehicle.